रहिरहेको छु यो आवाज सँगसँगै कार्यक्रमको शुभारम्भ गरिसकेका छौँ र फेरि पनि माझ दोस्रो आवाज राख्ने तर्फ पनि गर्दैछु क्यारे पछिल्लो समयमा बजारमा आएको हो लय सिर्जना पुष्कल शर्माको हितको पुरानी गीत सङ्ग्रहमा समावेश गरिएको आवाज पनि हो मेरो हितको परानी अब हो कहिले होला र खै तिम्रो काख मेरो सिरानी यो आवाज हामी राख्छौँ कार्यक्रमको दोस्रो लोकधरी आवाज सँगसँगै आवाजपछि फेरि आउँछौँ कतै नजानुहोला आखिर हुने त मै छैन सानो तिमी कहाँ छौ कोसँग खुसी हुनु जहाँ छौ जोसँग हितको परानी मेरो हितको परानी अब कहिले होला खै तिम्रो काख मेरो सिरा सङ्ग खुसी हुनु जो सङ्ग हितको परानी मेरो हितको परानी अब कहिले होला खै तिम्रो काग मेरो सिरानी मेरो हितको परानी अब कहिले होला खै मेरो काख मेरो सिरानी सम्झना आइरहने सम्झनाले यो मोटो खाइरहने हितको परानी मेरो हितको परानी अब कहिले होला खै तिम्रो काख मेरो सिरानी तिम्रो काख मेरो सिरा हजुर मित्र मेरो हितको परानी अब कहिले होला रखे तिम्रो खाख मेरो सेनानी हितको पुरानी गीत सङ्ग्रहमा समावेश आवाज पुष्कल शर्मा अनि लक्ष्मी केसीको शब्द स्वर हो भने लय सृजना हो पुष्कल शर्माको र शब्द सृजना हो बिपी अनुरागीको जुन आवाजलाई रिदम म्युजिकले पछिल्लो समयमा बजारमा लिएर आएको आवाज हो कार्यक्रममा दोस्रो साङ्गीतिक कौशली सँगसँगै तपाईँ माझ राखिसकेका छौँ कार्यक्रम लोकसङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ दस बजेसम्मको यो बिचमा रहने क्रममा छौँ प्रविधि कक्षीबाट मित्र विष्णु अनि आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य अठकाल रहिरहेको छु यसै क्रममा अर्को एउटा आवाज पनि तपाईँ माझ राखिहालौँ कार्यक्रममा तेस्रो साङ्गीतिक कौशली सँगसँगै यो आवाज पनि पछिल्लो समयमा बजारमा आएको आवाज हो एकनारायण भण्डारीको उत्कृष्ट लय सिर्जना हो भने शब्द सिर्जना पनि एकनारायण भण्डारीकै आवाजमा हो त्यसो त कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला विषयको सुमधुर शर्मा सचिवको आवाज हो जुन आवाजलाई पछिल्लो समयमा सितारा म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो आवाज सुनौ आवाजसँगै छोटो हामी व्यापारिक विश्रामतर्फ लाग्छौँ र विश्रामपछि हामी आउने नै छौँ यति बेला भने तपाईँको लागि पृष्ठभूमिमा गुन्जिसकेको छ कुलेन्द्र विश्वकर्मा अनि पूर्णकला विषयको आवाजमा सजीवको आवाज लै शब्द सृजना एक नारायण भण्डारीको जय जय होस् सानो जय जय होस् थोपा आँसु नझरोस् मैझै रोन नपरोस् सानो तिम्रो जिन्दगी सुखमय होस् यो आवाज आवाजसँगै छोटो व्यापारिक विश्रामतर्फ जान्छौँ र विश्राम पछि फेरि यस्तै सुन्दर लोकदोरी आवाजहरू लिएर आउने नै छौँ रेडियो सेट छाडेर कतै नजानुहोला Yes.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 best sound system for high quality program. होइन छोराको विवाह गर्नु थियो पञ्चे बाजा क्याटरिङ र टेन्ट सामग्री कहाँ खोज्ने होला हामीले पनि कार्यक्रम गर्ने भनेको स्टेजको व्यवस्था कहाँबाट गर्ने होला होइन तिमीहरू किन चिन्ता गर्छौ म्युजिकल ट्रेन एन्ड क्याटरिङ सर्भिसमा जाऊ न तिमीहरूको समस्या समाधान भइहाल्छ नि हजुर हामी कहाँ विवाह व्रत बन्द सभा सेमिनार कार्यक्रम पार्टी आदिको लागि आकर्षक स्तरीय स्टेज पञ्चे बाजा हाफ क्याटरिङ फुल क्याटरिङ गाडी भिडियो क्यामेरा स्टेज सामग्रीको लागि छिटो सरित्र सुलभ मूल्यमा हामीलाई सम्झनुहोस् सम्पर्क musical train and catering service कर्मचारी पेट्रोल पम्पको आडैमा प्रोपराइटर विनोद मैनाली र सुशील तिवारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय तिरासी र अन्ठानब्बे पाँच पचास साठी तिन सय चौबिस पुस्तक पसलहरूको दुनियाँमा पुरानो र विश्वासिलो नाम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 समय ढल्किनेछ र अब बिस्तारै हामी विदा हुनुपर्ने बेला पनि भइसकेको छ समुद्र लोकधरी आवाज बजाउँदा बजाउँदै र तपाईँको माझमा प्रस्तुत गर्दा गर्दै अब पनि अन्त्यमा छौँ अन्त्यमा एउटा आवाज तपाईँको लागि छार्दै कार्यक्रम लोकसङ्कारको आजको यो श्रृङ्खलाबाट हामी बिदा हुनुपर्ने हुन्छ त्यसो त बिदा हुनुपूर्व कार्यक्रम सुन्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद बोल्न चाहन्छु प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यममा रहेर साथ दिनुभयो तपाईँलाई धन्यवाद अनि धन्यवाद यतिका झेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र विष्णुलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गुन्जिरहेको छ एउटा आवाज राजन कार्कीको पछिल्लो समयमा बजारमा आएको गीत सङ्ग्रह पनि हो जुनको शीतल छाया गीत सङ्ग्रहमा समावेश यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकसङ्कारका आजको श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल पनि विदा भइन् हवस् नमस्कार शुभ दिन शुभ समय लोकेशसँगलाई सदव माया गर्नुहोला अरू मैले मागेकै ज्यान भित्र पारेर हिँड्दिन जुनको शीतल छाया अरू मैले दिन सक्छु र दिउँला